विभिन्न दलका नेताहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ भ्रमण सकेर नेता नेपाल आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ बुधबार महासचिव ईश्वर पोखरेल र विदेश विभाग सदस्य राजन भट्टराई सहित नेता नेपाल भारत जानु भएको हो निर्वाचनको तयारी तथा सरकारका काम कार्यवाहीका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक आज बस्दैछ मन्त्री परिषदको कार्य सिंह दरबारमा दिउँसो दुई बजेपछि बस्ने बैठकले आज निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद थप गर्ने बुझिएको छ आयोगका पदाधिकारीले काम थालेको दिनबाट गणना गर्दा आयोगको म्याद आज सकिँदैछ तोकेको कामले नसकी म्याद सकिन थालेपछि आयोगले अब पन्ध्र दिन म्याद थप गर्न सरकारसँग आग्रह गरेको थियो सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अन्सारीको नेतृत्वमा गठित क्षेत्र निर्धारण आयोगले दुई सालको निर्वाचनको बेला रहेको क्षेत्रमा केही थपघट गरी क्षेत्र निर्धारण गर्ने तयारी गरेको जनाइएको छ यस्तै मन्त्री परिषद बैठकमा सन्तुष्ट दलहरूसँगको वार्ता प्रक्रिया सरकारका काम कार्यवाही लगायतका विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् नेकपा माओवादीका सचिव देव गुरूङले राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको विषयमा सहकार्य गरेर जाने भन्ने विषय अहिलेको नभई पुरानै मुद्दा भएको बताउनु भएको छ गुरूङले पार्टी एक भएकै समयमा अध्यक्ष प्रचण्डले राज संस्थासँग सहकार्य गर्ने प्रस्ताव ल्याएको बताउनुभयो तत्कालीन समयमा राष्ट्रियता र स्वाधीनताको विषयमा सहकार्य गर्दा धोका हुन सक्ने देखिएकाले यो विषय व्यक्ति व्यक्तिका बीचमा चले पनि पार्टीको छलफल समेत नभएको उल्लेख गर्नुभयो उहाँले अहिले आफ्नो पार्टीको समेत नाम जोडेर आए पनि वर्तमान समयमा पूर्व राजा ज्ञानेन्द्र शाहसँग सहकारीको विषयमा कुरा नभएको दावी गर्नुभयो गुरूङले अबको अवस्थामा सहकारी हुन्छ या हुँदैन भन्ने विषय पूर्व राजा शाह कसरी अगाडि बढ्छन् त्योमै त्यो अझै प्रष्ट भइ नसकेको जानकारी दिनुभयो काठमाडौँको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा शल्यक्रिया गराउनुभएका नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेल आज घर फर्कदै हुनुहुन्छ पायल्सबाट फिर्द भएपछि शल्यक्रिया गराउनुभएका पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज घर फर्कन लाग्नु भएको हो पौडेलको शिक्षण अस्पतालका चिकित्सक रमेश सिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार शल्यक्रिया गरेको थियो नेकपा कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको निधनको शोकमा नेकपा एमाले आज देशभरका कार्यालय बन्द गर्ने भएको छ उहाँको निधनप्रति शोक व्यक्त गर्दै अध्यक्ष झरनाथ खनालले विज्ञप्ति जारी गरी पार्टीका तर्फबाट शोक मनाउने घोषणा गर्नु भएको हो यस्तै एमाले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगरेर पाँच दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ कम्युनिष्टका संस्थापक नेता कर्मचारीको उनानब्बे वर्षको उमेरमा हिजो बिहान निधन भएको थियो Fuck, fuck, fuck, fuck, fuck, fuck, fuck, गैर आवासीय नेपालीहरूको सामूहिक लगानीबाट बन्न लागेको पहिलो जलविद्युत परियोजनाको लागि नेपाली ब्याङ्कहरू संयुक्त ऋण लगानी कन्सोटियममा सहमत भएका छन् गैर आवासीय नेपालीको सामूहिक लगानी रहेको सत्ताइस मेगावाट क्षमताको तनहुको गोर्दी खोला जलविद्युत आयोजनामा प्राइम कमर्सियल ब्याङ्कको नेतृत्व नेपालका सातवटा ब्याङ्क तथा वित्तीय संस्थाहरूले ऋण लगानी गर्ने भएका छन् करिब सवा चार अर्ब लगानी हुने परियोजनामा वित्तीय संस्थाहरूले तीन अर्ब पन्ध्र करोड़ रूपियाँ लगानी गर्ने तयारी गरिरहेको गरेका छन् भने एक अर्ब रूपियाँ उत्पादक कम्पनीले लगानी गर्दैछ ऊर्जा क्षेत्रमा लगानी गर्न सरकारले स्थापना गरेको जलविद्युत विकास कम्पनीले पनि यो परियोजनामा लगानी गर्नेछ प्राइमको लिडमा दोर्दी खोलामा हामी लगानी गर्न तयार भइसकेका छौं जलविद्युत विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियाले भन्नुभयो कन्सोर्टियममा सहमति जनाउने अन्य ब्याङ्कहरूमा Nabil bank global IME bank लगायतका रहेका छन् आईएमई समूहद्वारा प्रतिदित हिमालय पावर पार्टनर प्रणालीको निर्माण गर्न लागेको यो परियोजनामा एकाउन्न प्रतिशत सेयर आवश्यक नेपालीहरूको रहेको छ एनआरएन इन्भेस्टमेन्ट कम्पनीको आह्वानमा विश्वभर सरेका करिब सात सय नेपालीहरूले संकलन गरेको एक अर्ब मध्ये एकाउन्न प्रतिशत लगानी यो परियोजनामा गरिएको हो बोतलको तिनाउ नदीले बगाएर रूपन्देहीको मोतीपुरका दुई किशोरी बेपत्ता भएका छन् हिजो साँझ रूपन्देहीको ड्राइभर टोलबाट घर जाने क्रममा डिङ्गरकुवा स्थित तिनाउ खोलाले बगाएर उनीहरू बेपत्ता भएको इलाका प्रहरी कार्य जनाएको छ बेपत्ता हुनेहरूमा रूपन्देहीको मोतीपुरका अठार वर्षीय दिपा पोन र सत्र वर्षीय गीता पौडेल रहेका छन् घटना लगतै इलाका प्रहरी कार्य बोटोलको टोली राति अबेरसम्म खोजी गरे पनि अवस्था पत्ता नलागेपछि आज बिहानबाट पुनः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 शहर नजिकै उक्त दुर्घटना भएको थियो द्रुत गतिमा रहेको रेलमा लगभग दुई सय पचास जना सवार रहेका थिए सार्वजनिक विदाको पूर्व संध्यामा सबै विदा मनाउन जाँदै गरेका यात्रुहरू रहेको बताइएको छ तेह्रवटा डिब्बा रहेको रेलको चारवटा डिब्बा क्षतिग्रस्त भएको छ यस्तै प्रधानमन्त्री मारियानो राज यसैले घटना लगत्तै आपतकालीन मन्त्री स्तरीय बैठक बोलाएर दुर्घटना भएको स्थलको भ्रमण आज गर्ने बताएका छन् दुर्घटना के कारणले भयो भन्ने बारेमा भने अनुसन्धान भइरहेको छ पाकिस्तानको सिंह प्रान्तमा रहेको जासुसी कार्यालयमा भएको आक्रमणमा परि पाँचजनाको मृत्यु भएको छ भने अन्य तीसजना घाइते भएका छन् अधिकारीका अनुसार सुकुर शहरमा रहेको उक्त कार्यालयलाई बन्दुकधारीहरूले निशाना बनाएका थिए प्रहरीका अनुसार दसजनाको संख्यामा बन्दुकधारीहरू आएका थिए सुरक्षाकर्मी र आक्रमणकारी बीच केही बेर दोहोरो भिडन्त भएको बताइएको छ आक्रमणकारीले अन्य सुरक्षा एजेन्सीको कार्यालयमा समेत आक्रमण गरेका छन् आक्रमणका कारण नजिकका केही भवनहरू भत्किएका छन् भत्किएको भवनभित्र केही मानिसहरू फसिरहेको हुन सक्ने आशंका गरिएको छ आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन खेल समाचार राजधानीमा जारी अन्तर सिक्सटिन साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता अन्तर्गत आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ लगनखेल स्थित आर्मी मैदानमा अपराध चार बजेपछि हुने खेलमा दुई देशबीच समूह विजेताको लागि प्रतिस्पर्धा गर्न लागेका हुन् समूह सेमी फाइनल पुगिसकेको यी दुई टीमबीचको विजेताले अफगानिस्तानसँग सेमी फाइनलमा भिड्नेछ भने उपविजेताले नेपालको सामना गर्नेछ हिजोको खेलमा पाकिस्तानलाई तीन शून्य गोलन्तले पराजित गर्दै नेपाल समूह विजेताको रूपमा सेमी फाइनलमा पुगेको थियो र वेस्ट इन्डिज विरूद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको बाधी पाकिस्तानले जितेको छ भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई चार विकेटले पराजित गर्दै पाकिस्तानले श्रृंखला तीन एकले कब्जा गरेको हो वेस्ट इन्डिजले दिएको दुई रनको लक्ष्य पाकिस्तानले अन्तिम ओभरको एक बल बाँकी सदा पूरा गरेको थियो पाकिस्तानका लागि अहमद शहदाद र कप्तान विश्वभा उल्लकले क्रमशः चौसठी र त्रिसठी रनको योगदान गरेका थिए पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाउँदै दुई रन बनाएको थियो उसका लागि डुयान ब्राभोले सर्वाधिक अडचालिस रन जोडेका थिए समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक भारत भ्रमणमा रहनुभएका माने वरिष्ठ नेता नेपालद्वारा राजनैतिक भेटघाट शुरू निर्वाचनको तयारी तथा सरकारको काम कारवाहीका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक बस्दै राष्ट्रियताको मुद्दामा पूर्व राजाको व्यवहार हेरेर मात्र सहकार्य गर्ने सहमति पहिले नै भएको नेकपा माओवादीका नेता गुरूङको भनाई काठमाडौँ शिक्षण अस्पतालमा शल्यक्रियापछि कंग्रेस उपसभापति पौडेल आज घर फर्कदै स्पेनमा भएको रेल दुर्घटनामा पैंतालिस जनाको मृत्यु पाकिस्तानको सिन्ध प्रान्तमा रहेको जासुसी कार्यमा भएको आक्रमणमा परि पाँचजनाको ज्यान गयो तीस घाइते र राजधानीमा जारी under sixteen SAFF championship football प्रतियोगिता अन्तर्गत आज भारत र बंगलादेश बीच प्रतिस्पर्धा हुने हौस् बिहान दस बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा एटिच्युड multi learning learning academy math science र टेस्टमा पनि पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ लर्निङ एकाडेमी खैरहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बान्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध निरन्तर म अर्पणमा सुनहरू మాయను మాగంకి మాటలు కంచి ఉంటాయి जम्बरी माया मा विरत जियो निच्छाची आधी तेरी माझ्या संग संगै रमाइलो रस रङ्गै रङ्गिलो संग संगै रमाइलो रस रङ्गै रङ्गिलो साथी क्या हिस्से तिम्रो त्यो जीवन गाएर सँगै नाचौँ गाएर सँगै नाचौँ Новости. जीव हो टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त अपासी RTR 160cc साथमा Star City 110cc र स्कूटी Pep Plus पनि सम्पर्क चितवन टाढी अटोलिङ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 शून्य अठहत्तर छब्बीस र अन्ठानब्बे चार पचास उनासत्तरी एक सय चालिस प्रोपाइटर सुजन खनाल मुकुन्द खनाल घर बनाउन लागेको वरिङ गर्नुपर्ने अनि विद्युतका सामग्री पनि चाहिएको थियो अब कहाँ जाने होला धन्दा नमान्नुहोस् न दाई तपाईँ हाम्रै पर्साको नयाँ रोडमा रहेको जनज्योति बिजुली पसल छ नि त्यही जानुहोस् न बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेरिङका साथमा दक्ष मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क जनज्योति बिजुली पसल खैरोहनी चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि फोन नम्बर नम्बर शून्य छप्पन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छप्पन्न एकसठी दुई सय बाह्र र अन्ठानब्बे चार पचास छैसठी पाँच सय बैसठी इन्डियामा पढ्न जान चाहने विद्यार्थीको लागि सुवर्ण अवसर स्काई इन्टरनेसनल एजुकेसनले इन्डियामा पढ्न जाने विद्यार्थीहरूलाई मध्यनजर गर्दै इन्डियाका विभिन्न स्थान जस्तै बेङ्गलोर चण्डीगढ न्यू दिल्लीमा विभिन्न course nursing civil engineering mechanical engineering computer engineering BBA petrol technology जस्ता कोर्सहरू पढ्न चाहनुहुन्छ भने सिधा सम्पर्क गर्नुहोस् साथमा कोर्स युनिभर्सिटी लगायतका विभिन्न सुविधाको बारेमा उचित परामर्श र जानकारी गराइन्छ विस्तृत जानकारीको लागि touch sky international education Ratnanagar दुई चितुवन मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचहत्तर पाँच सय उनासाठी छोरिदेऊ छोरिदेऊ छोरिदेऊ न मलाई रेशमी रेशमी अङ्गालोले अङ्गालोले छोरिदेऊ मलाई दुनियाँलाई हामी हरायो भने बिरतीको नौलो नौलो नौमुना बनिदेऊ है छोरी छोरी देऊ छोरी देऊ नौ न मलाई ला ला ला ला ला ला न्यानो न्यानो ठुक ठुकी माछो पे तिमी ना न देऊ न लई लई तिमी ना न देऊ चाहन सारा सारा अधुरो छ कामना मीठा मीठा अपुरो छ आज हाम्रो मिलनमा मौसम पनि साथ छ मौसम पनि साथ छ छोरी देऊ छोरी देऊ छोरी देऊ न मलाई जा रिम झिम रिम झिम जा रहरियो नया नया दुनिया तो माँ आज एक घर बनाओ न दो न ले एक घर बनाओ न दो छोडिदेऊ छोडिदेऊ छोडिदेऊ छोडिदेऊ न मलाई रेशमी रेशमी अङ्गालोले अङ्गालोले छोडिदेऊ मलाई दुनियाँलाई हामी हरायौ भने विरतीको नौलो नौलो नौमुना बनिदेऊ है छोडिदेऊ छोडिदेऊ छोडिदेऊ छोडिदेऊ छोरिदेऊ छोरिदेऊ ನಮ್ಮ ಲಾಯಿ ಅಂಗಲೋಲಿ तेरी ನಮ್ಮ ಲಾಯಿ छोरिदेऊ ನಮ್ಮ ಲಾಯಿ छोरिदेऊ ನಮ್ಮ ಲಾಯಿ ಥ್ಯಾಂಕ್ ಯು बन फुल्यो बतासले उडाइ ल्यायो माया मेरो फुलमाथि सजाइदियो छाया तिम्रो जिन्दगानी उपहार हो ढकमक जो बन फुल्यो Thank you.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 भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र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 बिग्रेर हैरान होइन यसका लागि विश्वासिलो र भरपर्दो बनाउने ठाउँ कतै होला होइन किन चिन्ता लिन्छौ त्यसका लागि त हाम्रै रत्नगरको सौरा चोकमा सिएस कम्प्युटर सधैँ छ नि हजुर विभिन्न ब्रान्डका ब्रान्डेड कम्प्युटरहरू Acer LG Samsung Dell HP ब्रान्डका कम्प्युटर ल्यापटप एवं सम्पूर्ण कम्प्युटरका ओरिजिनल पार्ट्सहरू पाउनुका साथै मर्मतको लागि सदैव हामीलाई सम्झनुहोस् थप जानकारीका लागि सम्पर्क सिएस कम्प्युटर रत्नगर एक चोक मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी शून्ना चौवालिस प्रोपाइटर रूपक नेपाल सुन्दर सुन्दरता मेरो पहिचान सुन्दरता मात्र होइन सुन्दरता बनाउने मेरो चाहना जुन चाहना पूरा गर्नको लागि म रोज्दछु आइडिसी इन्टरनेसनल ट्रेनिङ सेन्टरलाई हो तपाई पनि ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्स र तालिम पश्चात रोजगार चाहनुहुन्छ भने सम्झनुहोस् हाम्रा विशेषताहरू विदेश जानका लागि स्पेसल कोर्सको व्यवस्था एडभान्स कोर्स सिक्नेलाई बेसिक कोर्स सिक्दैमा तालिम पश्चात रोजगारको व्यवस्था विभिन्न किसिमका फेसियलहरू हेयर स्ट्रेट हेयर पम्प ग्यारेन्टीका साथ गरिनुका साथै पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथमा कस्मेटिक सामानहरू सुपथ पाइन्छ सम्पर्क आइटिसी इन्टरनेसनल ट्रेनिङ सेन्टर टाढी बजार रिफ्रेस एक्जट स्टडी सेन्टरको भवन मेरी स्टोप सेन्टर सँगै फोन नम्बर शून्य छपन्न छ चौरानब्बे दुई सय बिस मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बयासी सात सय बयासी कला र संस्कृतिको उत्थान गरौँ भन्ने मूलधाराका साथ वर्षा कला मन्दिर प्रस्तुत गर्दछ वर्षा साङ्गीतिक साज दुई हजार सत्तरी वर्षा साङ्गीतिक साज दुई हजार सत्तरी कलाकारहरू कमल खत्री कविता मानन्द आत्मा श्रेष्ठ कसको सृष्टि प्रेम तिमी कसको वरदान हो माया नलाउन हुने भुवन प्यासी यो जुनीलाई मात्र होइन जुनी जुनीलाई र साथमा रत्ननगर कला मन्दिर र वर्षा कला मन्दिरको बेजोड नृत्य प्रस्तुति मेथी दुई हजार सत्तरी श्रावण एक्काइस गते स्थान जनज्योति हल पर्सा बजार समय साँझ चार बजे sponsor Chaudhary fourteen video mixing centre Parsa बजार को स्पोन्सर भीमदेव सुनचादी पसल पर्सा बजार टिकट स्पोन्सर हाउस पर्सा बजार sound partner Chitwan sound service Bharatpur media partner radio Arpan एक सय चार थुप्रो पाँच मेगा हर्स बेसो टेलिभिजन र चितौन दर्पण साप्ताहिक सह आयोजक रत्नगर कला मन्दिर आयोजक पर्सा कला मन्दिर पर्सा बजार बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा होइन बाबु कहाँ हो बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा बिमा हुने उही त भाउजू देशकै ठुलो बिमा कम्पनी नेसनल लाइफ इन्सुरेन्समा मैले त बाल अमृत बिमा लेखबाट मेरो छ महिनाको छोराको बिमा गरी आफू र छोराको भविष्य सुरक्षित पारिसके अनि बाबु अरू के के सुविधा रहेछन् त सुन्नुहोस् भाउजू बाल अमृत बिमा लेखबाट कथन कथाचित अभिभावकको अङ्गभङ्ग वा मृत्यु भएमा तत्काल बिमा रकमको बिस प्रतिशत रकम प्राप्त हुने बच्चाको मासिक पढाइ खर्च बिमा रकमको एक प्रतिशत पुरै बिमा अवधिभर पाइने प्रिमियम किस्ता छुट हुने र बिमा अवधि समाप्ति पश्चात एकमुष्ट बोनस सहित पूरा बिमा रकम फिर्ता हुने रहेछ साथमा सबै उमेर र आर्थिक समूहका लागि अन्य दर्जनौ बिमा लेखहरू उपलब्ध रहेछन् ए साह्रै गजबको बिमा पो रहेछ बाबु ल मेरो छोरीको पनि बिमा गराउनु थियो त्यही जान्छु म पनि हो भाउजू ढिला नगरौँ आजै बिमा गर्न जाउँ यसका लागि खैरनी चार पर्सा बजारमा पनि शाखा खुलिसकेको छ हजुर आज बिमा गर्न जाउँ सम्पर्क शून्य छपन्न पाँच तिरासी पाँच सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय उन्नाइस अन्ठानब्बे पाँच पचास अन्ठाउन्न सात सय पचास थप जानकारीका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चको कार्यालयमा पनि सम्पर्क गर्न सकिनेछ सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स मतदाता नामावली प्रकाशन सम्बन्धी निर्वाचन आयोगको सूचना दुई हजार सत्तरी असार मसान्तसम्म दर्ता गरेको फोटो सहितको मतदाता नामावली सबै गाविस र नगरपालिकाको ओडा कार्यालयमा यही श्रावण आठ गते प्रकाशन हुने प्रकाशित मतदाता नामावलीमा रहेको आफ्नो विवरणमा कुनै त्रुटि भएमा सच्याउन दर्ताको समयमा उल्लेख गरेको स्थायी ठेगाना हाल परिवर्तन भएको भए सार्न यही श्रावण बाह्र गतेसम्म र दर्ता भएको कुनै नाममा दावी विरोध भए श्रावण चौध गतेसम्म आवश्यक प्रमाण सहित निवेदन दिन सकिने बेहोरा सम्बन्धित सबैको